नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा प्राविधिक कक्षका मित्र राजसँगै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि उपस्थित भइसकेका छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म हामी उपस्थित हुने गर्दछौँ तपाईँको सम्झना अनि सन्देश लिनको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ आजको यो आइतबार व्यवसायमा हामी मिठा मिठा मिठा लोकदोहोरी भाकाहरू बजाउँछौँ पुराना लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने तत्क्रम हामी जुटिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर दादा नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म पदमपुरबाट दादा पदमपुरबाट बिन्दास लामा हजुर अनि के छ बिन्दासजी तपाईँको नयाँ नौलो खबर ठिकठाकै भन्नुभयो दादा पानी परेको अहिले अनि खाजा खानु भयो कि नै खाजा खाएन दादा एकछिनपछि हुन्छ अनि के कसरी बितिरहेछ आजको दिन चाहिँ बसी बसौ भन्नु पर्यो हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने हजुरको लागि धन्यवाद अनि मेरो भाइ राम प्रेमको लागि अनि रमेश भान्जाको लागि हजुर हजुर अनि समीर मोक्तानको लागि हजुर अनि मेरो साथी बिरुवा डिम्डुङको लागि अनि बहिनी राममाया फुलमाया सरिता अनि अङ्कल तमस अनि भाइहरू अशोक प्रजल कुमार अनि दाई टिगेराम अनि सनक लामालाई अनि कोरकवासी मलाई बिन्दास लामा चिन्ने नचिन्ने सम्पूर्णलाई र अनि पदमपुर साथीहरूलाई अनि मेरो घर परिवारलाई मलाई बिन्दास लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई दादा हुन्छ बिन्दासजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो आफ्नो आफन्त इष्ट इष्टमित्रलाई सम्झना राखेर रा। गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् न उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार नमस्कार अनि के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेटिङ हुने कुरै भएन नि त अनि सबिनाजी के कसरी बितिरहेको छ दिन आज आजको आजको गोठालो मेला उहिने हो गोठालो मेला होइन हुन्छ कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झिने धन्यवाद अनि साथीहरू बिना सञ्जय सुरेश सागर विज्ञान अनि सलिना सलिना प्रतिमा रिना अनि हुन्छ सबिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला तनहुबाट सबिना आउनुभएको थियो हामीलाई सधैँ फोन गर्नुहुन्छ आफ्ना आफन्त इष्ट इष्टमित्रहरूलाई पनि सधैँ आफ्ना सम्झनाहरू बाँड्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार आरामै छु के छ तपाईँको नयाँ नौलो खबर मेघनाथजी अनि आजको दिन के कसरी बिताइरहनु भएको छ तपाईँले अब त्यस्तै त हो नि त्यस्तै अब त्यही त अब धान काट्ने मेसो परेको छ होइन हजुर हजुर पानी बिगाएर हेर्नु न अनि खाजा खानुभयो कि आज त भएको छैन खाजा खानु भएको छैन हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने अब सर्वप्रथम त हजुरलाई धन्यवाद परिवारलाई मेरो घर परिवार साथीहरू हुन्छ मेघनाथजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छु नमस्कार नमस्कार यति बेला रनपाबाट मेघनाथ नेउपा नै आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ तपाईँ पनि यस्तै गरी कार्यक्रममा आउन मन लागेको छ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना बाँड्न मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका सकिसकेका छौँ अब हुने कार्यक्रममा एउटा भाका राख्ने बेला भएको छ एक खोलीको पानी कोही नखानु मैले छोएको छु भन्ने भाका अबको क्रममा तपाईँको लागि भन्ने जाताले नछो छ छैनौ गोरी त सुन मेरो मनको कुरा बुझन यो जनम तिम्रै लागि हो गोरी त नमस्ते म गायक सन्दीप सिंह तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुनु सफल रेडियो रेडियो अर्पण एक सौ चार थुप्लो पाँच मेगा हर्ज छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस बुबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी पूर्वी चितवनमा पत्रकारिता विषयको कक्षा सञ्चालन तथा होटल म्यानेजमेन्टको पढाइ हुने सबैभन्दा पहिलो र पुरानो शैक्षिक संस्था crystal college crystal college SLC परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना गर्दै पूर्वी चितौनकै सर्वोत्कृष्ट शैक्षिक संस्था क्रिस्टल कलेजमा कक्षा एघारमा व्यवस्थापन र मानविकी संकायमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक भ्रमण औद्योगिक भ्रमण अभिमुखीकरण तालिम तथा अतिरिक्त क्रियाकलापको व्यवस्था भएको सुविधा सम्पन्न computer lab hotel management lab library internet तथा वाइफाई जोनको व्यवस्था भएको अङ्ग्रेजी तथा नेपाली माध्यमका छुट्टा छुट्टै कक्षाहरू भएको कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिने लोथरसम्म कलेज बसको सुविधा कहाँ विस्तृत जानकारीका लागि क्रिस्टल कलेज तथा एन्जल्स ओल्ड स्कूल रत्नगर आठ चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी एक शून्य शून्य र पाँच बैसठी पाँच सय बाहन्न न्यू सेन्टरमा भर्ना खुल्यो हजुर हामी कहाँ एसएलसी दिन छुटेका फेल भएका तथा रेगुलर एसएलसी दिन चाहने विद्यार्थीहरूका लागि स्पेसल एसएलसी प्रिपरेसन क्लासमा भर्ना खुलेको सहरर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाबाट लेसन प्लान अनुसार पठन पाठन गराइने दुई हजार भन्दा बढी एसएलसी प्रश्न पत्रहरूको हल गराइने हरेक महिनामा तिन पटकसम्म आन्तरिक परीक्षा लिइने तथा सिसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने पुनश हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सिए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ सम्पर्क न्यू साइनिङ एजुकेसन सेन्टर रनपा आठ बकुलर दूरसञ्चार रोड प्रबन्ध निर्देशक नवीन कुमार शर्मा फोन नम्बर शून्य छपन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रियासी तिन सय चौवालिस गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एकमात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न ग्रुप का लागि पहिलो प्रश्न चितवनको भरपर्दो विश्वासलो ट्राभल्स कुन हो new mimosa tours and travels सही जवाफ अब दोस्रो प्रश्न हवाई टिकट रेल टिकट अन्तर्राष्ट्रिय कुरियर मनी चेन्ज सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ टुर्स ट्राभल्स सही जवाफ हो तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ साथै रिकन्फर्म क्यान्सलिङको सुविधा सम्पर्क new mimosa tours and travels Sauraha Chowk Himalayan ब्याङ्कको भवन फोन नम्बर शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्स अर्पण सबैका लागि सधैँका लागि यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रम अर्पण समर्पणमा पुनः स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हज र नि कार्यक्रम अर्पण समर्पणमा हामी रहिराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ आज हामीले निकै मर्मस्पर्शी लोक भाकाहरू पनि बजाउनेछौँ निकै रमाइला लोक भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिइराखेका छौँ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट तारा प्रजा ताराजी के छ तपाईँको नयाँ नौलो खबर ठिकै छ भन्नु पऱ्यो होइन अनि खाजा खानुभयो कि नै खाजा भएको छैन अनि के कसरी बितिरहेछ आजको दिन चाहिँ तपाईँको आजको दिन हल्का पानी परेको शीतल भयो भएछु सुतेछु हल्का पानी परिरहेछ अलिकति शीतल महसुस गरिरहनु भएको छ हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने सर्वप्रथम त हजुरलाई धन्यवाद छोराछोरी भाइ भाउजू भाइ टाढो भनेर चिन्नु हुन्छ ताराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा प्रजा हुनुहुन्थ्यो हामीलाई सम्झिराख्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग सम्पर्क विच्छेद भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर कार्यक्रम अर्पण समर्पणमा आउन सक्नुहुनेछ तपाईँ आफ्ना आफन्त घर परिवारदेखि टाढा हुनुहुन्छ सम्झिन मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट बिरबहादुर अनि के छ बिरबहादुरजी तपाईँको नयाँ नौलो खबर एकदमै ठिक छ अनि आजको दिन चाहिँ के कसरी बिताइरहनु भएको छ नि बसी बस गरेर बिताइरहनु भएको छ अनि तपाईँले खाजा खानुभयो कि नै एकछिनपछि कार्यक्रम सकिनेलाई कति हुन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने धन्यवाद कन्ट्रोल रुमको दादाको लागि अनि आइयो भर्खर आउनुभएको थियो पदमपुरबाट पदमपुरबाट आउने दिन लामाको लागि हजुर र तामाङको लागि अनि जो जसले मलाई बिरबहादुर तामाङ भनेर चिन्नु हुन्छ बिरबहादुरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते यति बेला कोराकबाट वीरबहादुर तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँकै सम्झना समर्पण लिँदा लिँदै कार्यक्रमको निर्धारित समय सकिएको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनबाट W W W dot radio Arpan dot com dot NP मार्फत लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो पदमपुरबाट बिन्दास लामा तनहुबाट सबिना रनपाबाट मेकनाथ न्यौपाने भण्डाराबाट तारा पर्जा अन्तिममा फोन गर्ने साथी कुरागबाट पार्टी हुनुहुन्थ्यो बिरबहादुर तामाङ फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यति जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष धन्यवाद दिँदै तपाईँकै लोकसङ्गीतको सहयात्री आदि खोला उर्लेर आयो भने भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै म दिवस मगर पनि बिदा हुन्छु नमस्कार चुली पल्लोपट्टि छङछङ गर्ने खोला हिमल चुली पल्लोपट्टि छङछङ गर्ने खोला लुकी छिपी लाको माया नभनिदिनु होला नभनिदिनु होला आधी खोला कसै कसैलाई मुस्किल